अध्यक्ष जननाथ खनालले गक्षदारलाई आजको बैठकबाट नेतृत्वको जिम्मा दिनुभएको हो निर्वाचन आयोगले दल दर्ताका लागि फेरि आह्वान गर्ने भएको छ यसअघि आयोगले जेठ सोह्र गतेसम्मको अन्तिम म्याद दिएर दल दर्ता गराएको थियो नेकपा माओवादी लगायतका केही आन्दोलनमा रहेका दलहरूले दर्ताका लागि निवेदन नदिएपछि आयोगले फेरि आह्वान गर्न लागेको हो आन्दोलनरत दलसँगको सरकारले वार्ता गरे उनीहरूलाई सहमतिमा ल्याएपछि आयोगले फेरि दर्ताका लागि आह्वान गर्नेछ फेरि आह्वान गर्दा आयोगले दर्ताका लागि बढीमा एक साताको म्याद तो रोक्न सक्ने निर्वाचन आयुक्त अहिदी प्रसाद यादवले जानकारी दिनुभयो निर्वाचनमा सबैलाई सहभागी गराउने उद्देश्यले फेरि दर्ताका लागि आह्वान गर्न लागेको छ उहाँले भन्नुभयो सरकारले सबै वातावरण बनाएपछि हामी आह्वान गर्छौं यसअघि निर्वाचनमा आयोगमा दल दर्ताका लागि एक सय उनाचालिसवटा दलको निवेदन परेको थियो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार राजनैतिक दलको प्रभाव कायम रहेसम्म संविधान सभाको चुनाव स्वतन्त्र र निष्पक्ष हुन नसक्ने बताउनु भएको छ झापाको बिरतामणमा आज संचारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष थापाले चार दलीय संयन्त्र खारेज गरी चुनावी वातावरण बनाउन सबै दलको सहभागितामा उच्च स्तरीय राजनैतिक परामर्श समिति बनाउनु पर्ने बताउनुभयो सबै राजनैतिक दलले समान हैसियतमा निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउनु पर्ने बताउँदै उहाँले निर्वाचनको मिति घोषणा भए पनि अन्यल र अवरोध कायमै रहेको बताउनुभयो संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले आगामी मंगिर चार गतेका लागि सरकारले संविधान सभाको दोस्रो निर्वाचन सम्बन्धी अध्यादेश अगाडि बढाएकोमा त्यसको स्वागत गर्नु भएको छ सरकारको यो निर्णयले मुलुकमा निर्वाचनको वातावरण बनेको उल्लेख गर्दै मधेसी पत्रकार समाजद्वारा आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ऐतिहासिक जनआन्दोलन मधेस आन्दोलन आदिवासी जनजाति आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नका लागि यो निर्वाचनमा सबै दलले भाग लिनुपर्दछ अध्यक्ष झाले सरकारले पनि मुलुकमा विद्यमान सबै दललाई निर्वाचनमा भाग लिने वातावरण पर्ने बताउनुभयो न्यूनतम मत सीमा होल्डको प्रावधान रहने व्यवस्था अध्यादेशमा नराख्नु सकारात्मक रहेको उहाँको भनाइ थियो यो व्यवस्थाले निर्वाचनको वातावरण बन्नेमा सहयोग पुग्ने झाले विश्वास व्यक्त गर्नुभयो प्रहरीले काठमाडौँको मल्ल क्यासिनोबाट गायक एम बरालाई पक्रेको छ जुवा खेलिरहेको अवस्थामा बरालाई आज बिहान पाँच बजे लैनचौरमा रहेको मल्ल क्यासिनोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता केशव अधिकारीले जानकारी दिनुभयो बरालको साथबाट नगद समेत बरामद गरेको उहाँले बताउनुभयो बरालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग दरबार मार्गमा राखिएको छ पूर्व पश्चिम राजमार्गको महेन्द्रनगर अत्तरिया सड़क खण्डको मसेली नदी पुल नजिक आज बिहान दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ दुर्घटनामा पन्ध्रजना घाइते भएका छन् गम्भीर तिनको उपचारका लागि भारतको बरेली रिफर गरिएको छ महाकाली बस समितिको ना तीन ख एक एक नौ पाँच नम्बरको बसले साइकल यात्रुलाई ठक्कर दिएर सडकमा पल्टिएको थियो मृत्यु हुनेको नाम र ठेगाना खुलेको छैन मृत्यु हुने मध्ये एक बसका सहयोगी र एक सडक डिभिजन कार्यालयका स्थायी मजदुर रहेको प्रहरीले जनाएको छ बाह्रजना घाइते घाइतेको अत्तरिया स्थित अस्पतालमा उपचार भइरहेको छ नेपाल विद्युत प्राधिकरण भरतपुरको टोलीले आज विद्युत चोरी गर्ने जनालाई पक्राउ गरी कारवाही गरेको छ प्राधिकरणले गरेको छड्के जाँचका क्रममा दसजना पुरूष र तीनजना महिला तेह्र जना पक्राउ गरेको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो गीतानगरबाट चार पटियानीबाट तीन पार्वतीपुरबाट चार शिवनगरबाट एक र भरतपुर आठबाट एकजना पक्राउ परेका हुन् टोलीले एक थान पानी तान्ने मोटर समेत बरामद गरेको जनाएको छ यसैबीच प्राधिकरण ले समयमै विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम पनि तीव्र रूपमा अगाडि बढेको जनाएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयमा एक वर्ष बितिसक्दा पनि व्यवस्थापन समिति गठन हुन सकेको छैन अघिल्लो व्यवस्थापन समिति विक्रम सम्बत दुई हजार अडसठी सालको फागुनमा विघटन भए पनि सहमति जुट्न नसक्दा नयाँ समिति गठन हुन नसकेको हो राजनैतिक दाउपेचका कारण समिति गठन हुन नसकेको विद्यालयले जनाएको छ विभिन्न दलले आफ्नो व्यक्तिलाई अध्यक्ष बनाउनु पर्ने अडान नछाडेपछि समिति गठनमा समस्या देखिएको विद्यालयका प्राचार्य केशव मणि सिग्दीले जानकारी दिनुभयो पछिल्लो समय सबै क्षेत्रमा राजनैतिक सहमति हुने गरेको सब प्राचार्य सिग्देलले भन्नुभयो अभिभावकलाई मात्र बोलाएर समिति गठन गरिएको भए पहिले नै गठन हुन्थ्यो राजनीतिले गर्दा धेरै अप्ठ्यारो पारेको छ अघिल्लो व्यवस्थापन समिति बेगठन भएपछि नयाँ समिति गठनका लागि पाँच पटक अभिभावक भेला बोलाइए पनि सहमति जुट्न नसकेको सिग्देलले बताउनुभयो व्यवस्थापन समिति गठन नहुँदा यस वर्षको एसएलसी परीक्षाको नतिजामा समेत असर गरेको विद्यालयले दावी गरेको छ विद्यालयमा रिक्त शिक्षक पदपूर्ति नहुँदा यस वर्षको एसएलसीमा राम्रो नतिजा ल्याउन नसकेको पनि एउटा कारण हो प्राचार्य सिग्देलले भन्नुभयो सो विद्यालयमा गत वर्ष सामाजिक विषयको शिक्षकको पद रिक्त थियो साथै व्यवस्थापन समिति नहुँदा विद्यालयका अन्य क्रियाकलापमा समेत प्रभाव पारेको विद्यालयले जनाएको छ रक्तदान गरौं भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइँदैछ दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाले अन्तर्क्रिया साइकल र्याली पर्वत फेरि चित्रकला वक्तित्वकला लगायतका कार्यक्रम गरेका छन् मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक काल ल्यान्ड स्टिनरको जन्मदिन पारेर सन् दुई हजार चारदेखि हरेक वर्ष जुन चौध तारिकमा बिरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदातालाई धन्यवाद दिन तथा सम्मान गर्न दिवस मनाउने गरिएको हो नेपालमा पहिलोपटक समाजसेवी बयाबिर सिंह कंसाकारले रक्तदान गरेर अभियान त एक लाख सत्तरी हजारले रक्तदान गरेका ब्लड डोनर्स एसोसिएसन नेपालले जनाएको छ जनचेतनाका कारण रक्तदाताको संख्या पछिल्लो समय बढ्दै गएको सरकारवालाहरूले बताएका छन् तर रगत संकलन प्रक्रिया व्यवस्थित नहुँदा रक्तदाताको संख्या बढे पनि समयमै रगत पाउन नसकेर बिरामी र उनीहरूका आफन्तले स्वास्थ्य झेल्नु परेको छ विश्व स्वास्थ्य संगठनका अनुसार सन् दुई हजार एघारमा संसारभर झण्डै आठ करोड़ तीस लाख स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए स्वयंसेवी रक्तदाता रगतको सबैभन्दा सुरक्षित स्रोत भएको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 हतियारको प्रयोग गरे नगरेको बारे भने कुनै प्रमाण नभएको बयानमा जनाइएको छ सिरियाली सरकारले सबै सीमा तोडेको बताउँदै व्हाइट हाउसका एक अधिकारीले राष्ट्रपति ओबामाले अब सिरियाका विद्रोहीलाई थप सैन्य सहायता प्रदान गर्ने बताएका छन् यसैबीच संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदन अनुसार सिरियामा सरकार विरोधी आन्दोलनका क्रममा कम्तीमा त्रियानब्बे हजार जनाले ज्यान गुमाइसकेका छन् उता इरानमा राष्ट्रपति निर्वाचनका लागि अहिले मतदान भइरहेको छ राष्ट्रपति पदका लागि छजना चुनावी मैदानमा छन् छजना उम्मेद्वारमा एकजना उम्मेद्वारी चार परम्परावादी र एक कट्टरपन्थी छन् ती मध्ये परम्परावादी नेता मौलबी हसन रोहनीको पकड निकै बलियो मानिएको छ पूर्व राष्ट्रपतिहरू अकबर हासिमी र मोहम्मद खातमीको समर्थन रहेका रोहनी पूर्व परमाणु वार्ताकार समेत हुन् इरानको परमाणु कार्यक्रमबारे उनको विचार वर्तमान राष्ट्रपति मोहम्मद अहमदिनेजासँग मिल्दोजुल्दो रहेकाले पनि इरानी जनता उनको पक्षमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् चुनावका लागि देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने करिब पाँच करोड़ मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ मतदानको नतिजा एक साताभित्र आउने बताइएको छ Thank खेल समाचार मन्त्री परिषदका अध्यक्ष किलिराज रेग्मीले खेलकुद क्षेत्रको विकासमा सरकारले सक्दो सहयोग गर्ने वचन दिनुभएको छ प्रथम राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताको राजधानीमा उद्घाटन गर्दै रेग्मीले खेलकुद क्षेत्रले मात्रै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सफल भएको भन्दै खेलकुद क्षेत्रलाई सहयोग गर्ने वचन दिनुभएको हो अहिले पनि खेलकुद क्षेत्रको अवस्था सन्तोषजनक नभएको भन्दै रेग्मीले विद्यालय स्तरबाटै खेलकुद क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउनु भएको छ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले खेलकुद क्षेत्रलाई राजनीतिबाट टाढा राख्न सके मात्र विकास हुने बताउनुभयो उता च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दैछन् प्रतियोगितामा समान एक एक खेल जितेका यी दुवै टोली आज जितको खोजीमा हुनेछन् दुई दुई अङ्क रहेको वेस्ट इन्डिज दक्षिण अफ्रिका भन्दा पछि छ विजय हुने टिम सेमी फाइनलमा पुग्नेछ समूह बीबाट भारत यसअघि नै लगातार दुई खेल जित्दै सेमी फाइनलमा पुगिसकेको छ भने पाकिस्तान लगातार दुई खेलमा हार बेहोर्दै बाहिरिसकेको छ यसअघि गैराती सम्पन्न खेलमा श्रीलङ्काले इङ्ल्याण्डलाई सात विकेटले पराजित गरेको छ जितसँगै श्रीलङ्काले सेमी फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः पटक सरकारले चुनाव कमिटि घोषणा गरेकोमा उच्च स्तरीय राजनीतिक संयन्त्रद्वारा स्वागत आन्दोलन दलसँग वार्ता गर्ने निर्वाचन आयोगले दल दर्ताका लागि फेरि पनि आह्वान गर्ने विद्यालय व्यवस्थापन समिति नहुँदा यस सिलसिला असर गरेको वीरेन्द्र आदर्श उच्च माविको दावी